की अरने तो छ लोभै लाग्दो क्या दामी रुप्रै छ रुप्रै छ जादु अङ्ग अङ्ग देखेर रूपरङ्ग परेमा त दङ्ग पानी त खुप्रै छ लोभै लाग्दो क्या दामी रुप्रै छ जादु अङ्ग अङ्ग बबाल्छ हेर क्या बबाल्छ बबाल्छ जादु अङ्ग देखेर परे माता चाहिँ चल्छ लचक हेर अङ्ग I don't want कसरी यो मनलाई सम्हालो सम्हालो हेराइ पनि क्या सारो नसालु नसालु जादु अङ्ग अङ्ग देखेर परे म यो मनलाई सम्हालु हेराइ पनि क्या सारो नसालु जादु अङ्ग अङ्ग 什么？